नमस्कार यहाँलाई हार्दिक स्वागत छ कार्यक्रम उजेलका खबरमा म कार्यक्रम सञ्चालक प्रेम सुनारको तर्फबाट समाजका विविध गतिविधिहरूको सङ्गालो कार्यक्रम ओजेलका खबरको आज हामी दुई सय साठी श्रृङ्खलामा छौँ त आज हामी प्रस्तुत गर्नेछौँ बागलुङ्गे बाजा विशेष श्रृङ्खला जसमा देशकै सुपरहिट मानिने बागलुङ्गे बाजालाई पछिल्लो चरण झन डुपरहिट बनाउने सर्जक एवं गायक वसन्त थापाको चर्चा र उनीद्वारा बजारमा आएका पञ्चे बाजा सुनाएर श्रोतालाई भरपूर मनोरञ्जन प्रदान गरिनेछ अबको पौनी एक घन्टासम्म एकैछिनको विश्रामपछि भाइ बहिनीहरू बाजा तालमा नाच्न पनि तयार हुनुहोला ओजेलका खबरको साथमा ओ रिजन के हो आजकल त तेरो मायालुसँग सम्बन्ध राम्रो छैन भन्ने हल्ला छ त्यस्तै त्यस्तै हो कसले सुनायो फेरि तँलाई होइन साथीको समस्या हामीलाई पनि थाहा भइहाल्छ नि बरु भन के समस्या पर्यो तँलाई के अन्त दायाँ बायाँ लाइस र त्यस्तो होइन यार भन्न पनि लाज लाग्दो छ माथि गर्जुरा भेट्न बोलाएको मेरो फोन स्विच अफ भइदिइहाल्यो बिग्रिएर त्यो दिन भेट हुन पाएन त्यही दिनदेखि मसँग रिसाएर बोलचालै छैन होइन फकाउनु पर्थ्यो नि घरमा ल्यापटप थियो च्याटिङ गर्नु पर्थ्यो त्यो पनि त बिग्रियो गर लाएका हुन् कि खै ओहो समस्या तेरो त्यस्तो रहेछ नि खत्री मोबाइल एन्ड कम्प्युटर सेन्टरमा जा फेरि तेरो मायामा मिलन भइहाल्छ नि खुसी थपिस यार त्यसै गर्नु पर्ला हामी कहाँ कम्प्युटर ल्यापटप मर्मत गरिनुको साथै सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ विभिन्न कम्पनीका मोबाइल पाइनुका साथै मर्मत गरिन्छ एलसिडी एलइडी मर्मत गर्नुको साथै memory card recharge card pen drive balance transfer समेत गरिन्छ सम्पूर्ण इलेक्ट्रोनिक सामानहरूको लागि सधैँ हामीलाई सम्झिनुहोस् कतै तपाईँको विदेशबाट आएका मोबाइलहरू अनलक गर्नु परेमा पनि हामीलाई सम्झनुहोस् इन्डियामा लामो समयसम्म काम गर्दै आएका मेकानिकहरूद्वारा सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिन्छ सम्पर्क Khatri mobile and computer centre Resunga नगरपालिका एक सिरिचोर महेन्द्र मावि गेट अगाडि सम्पर्क मोबाइल अन्ठानब्बे चार एकहत्तर तिरासी आठ सय उनासत्तरी प्रोप्राइटर मुक्त बहादुर खत्री सर्वप्रथम सुनौ यो सहयोग सम्बन्धी खबर सहयोगदाताकै आवाजमा हेलो नमस्कार नमस्कार हजुर सर्वप्रथम आफ्नो परिचय दिनुहोस् न मेरो नाम जनक गुरुङ हो जनक गुरुङ भन्नुभयो कि के घर चाहिँ कहाँ पर्यो हामीले केही हप्ता अघि पालपाकी जो अश्मी थापाको बिचेली खबर ओजेल खबरमा प्रसारण गरेका थियौँ त्यो सुनेर केही रकम सहयोग गर्छु भन्दै हुनुहुन्थ्यो तपाईँहरूले को कोले गर्दै हुनुहुन्छ हजुर त्यही अस्ति नै तपाईँको त्यो रेडियोमा सुन्यौँ अस्ति थापाको अनि त्यसको बारेमा अलि साथीभाइसित यसो अलिअलि सानोसित सहयोग गरौँ भनेर अनि फ्रेन्डले अलिकति सानो सहयोगको लागि फोन गरेको हजुरलाई हजुर अनि धेरै त होइन अलिअलि नेपाली साठी सत्तरी हजार सत्तरी क्लास नै छ होला त्यति हुन्छ सत्तरी हजार हुन्छ होइन हजुर हजुर हजुर यो रकम को कोले सहयोग गर्नु भएको ल मेरो नाम समाज गुरुङ अनि रिडी बजार सय युरो अनि गनपुन म्याग्दी पचास युरो पेनपुन पचास युरो म्याग्दी कुमारपुन पचास युरो म्याग्दी स्टोर कुमाल चालिस युरो चितवन उर्मिला राई कुम्बुर अहिले हालका प्रेसिडेन्ट हुनुहुन्छ उहाँले पचास युरो सहयोग गर्नुभएको छ अनि साथी नेपाली उहाँ चाहिँ पोखरा हुनुहुन्छ अहिले हालका प्रेसिडेन्ट नै उहाँले बिस युरो सहयोग गर्नुभएको छ अनि ज्ञानपुन बिस युरो म्यागजिन अहिले हाल पोखरा हुनुहुन्छ अनि हामी शङ्का कञ्चन पोखरा बिस किलो वीरेन्द्र थापा बिस किलो भीम बिस नारायण ताल बिस चितवन बहादुर खड्का बिस दुर्गा बिस किलो दीपक रोक्का बिस चन्द्र गुरुङ बिस किलो हरेन्द्र गुरुङ बिस किलो डम्बर लिम्बू बिस राजु पाण्डे बिस किलो बम्पु बिस सागर गुरुङ दस किलो विकास गुरुङ दस किलो पवन हकाल दस किलो बलराम नेताले दस किलो हरि गुरुङ बसिरो नरेन्द्र अधिकारी बसिरो नरहरि बसिरो विक्रम बिरमान बुढा बसिरो रेशम बसिरो गोकुल पाठक बसिरो यति नै हो प्रेमजी हजुर अनि ओजेल खबर सुन्नुहुन्छ होइन त्यो तपाईँहरूले बेल्जियममा हुन्छ यो रकम चाहिँ तुरुन्तै उनको खातामा राखिदिनु होला सहयोगको लागि धेरै धेरै धन्यवाद छ धेरै ठाउँबाट पनि उहाँलाई सहयोग गर्ने घोषणा गर्नु भएको छ हस्त त अहिलेलाई छुट्यौँ है त हस् श्रोता जताततै चर्चा छ आज बसन्त थापा र बागलुङ्गे बाजा पछिल्लो चरण बागलुङ्गे बाजा र वसन्त थापा पर्यावाची शब्द जस्तै बनेका उहाँको चर्चा हामी संसार माध्यमले नगर्ने हो भने हाम्रो मौलिक कला संस्कृति प्रति व्यवस्था र अपमान गरेको ठहरिने छ त्यसमाथि यस ओजेलका खबरको प्रधान विषय मध्येको एक विषय यो पनि हो यसर्थ लगनको महिना फागुन र विशेष गरी शिवरात्रिको रमझमका अवसरमा श्रोतालाई मनोरञ्जन दिने प्रयासका साथ आज अन्य विषयलाई थाती राखेर नियमित स्तम्भ जीवनको गोरेटोमा बागलुङे बाजा घन्काउँदै र तपाईँका उनै प्रिय गायक बसन्त थापाको चर्चा गर्दैछौ सुनौ धौलागिरीको काँखबाट पालुङ गुन्जिँदा म्याग्दी पर्वत गुल्मी पाल्पा अरखाँची र प्युठान एकैसाथ गुन्जिन्छ छिमेकी भएको हुँदा एउटालाई दुख्दा अर्काको मुटु चस्किन्छ सद्भावका दृष्टिले त एकलाई दुखेको बेला मेचीदेखि महाकालीसम्मका नेपालीहरूको मुटु चस्किनु स्वाभाविक हो तर सांस्कृतिक दृष्टिले यी जिल्लाहरूको एउटै धडकन धड्किन्छ यी जिल्लाहरू मध्ये ठेट र मौलिक संस्कृतिको उद्गम थलो र संरक्षणका हिसाबले पनि बागलुङ जिल्ला मौलिक संस्कृतिको संग्रहालय नै हो भन्ने कुरा त्यहाँका सर्जक एवं गायकहरूको प्रस्तुतिले पुष्टि गर्दै आएको छ चाहे त्यो यानी माया भाका होस् या ठाडो भाका वा सालैजो अनि तिहारको सोरठी र विवाहमा बजाइने पञ्चे बाजा यी सबैमा अग्र छ बागलुङ जिल्ला यानी माया सालैजो गीत संरक्षणमा म्याग्दीका सर्जक एवं गायक खड्ग गरबुजा मुख्य संरक्षक मानिनुहुन्छ तिहारको सोरठी संरक्षणमा बागलुङका तुलबहादुर सलामीको नाम नलिँदा अन्याय हुन जान्छ उहाँले चिनारी नामको एल्बम निकालेर पश्चिम नेपालको ठेट र मौलिक सोरठी छोडी नयाँ पिँढीलाई पस्किनु भएको छ अझ पुराना गीत गाउने बागलुङका सबैभन्दा पुराना गायक धनबहादुर शिर्सनको नाम नलिने हो भने आजको विषय उठानको अर्थै छैन उहाँ पछि देशमै चर्चित जनवादी गायक जीवन शर्माले त बागलुङको मात्र नभई सिङ्गो धौलागिरीको शिर नै उचो पारिदिनु भयो उहाँ पछि उदाएका बागलुङ कलकोट क्षेत्रका विष्णु खत्री जसले जनवादी गीतदेखि कैयौं मार्मिक गीतहरू गाएर लोकप्रियताको शिखर चुमे लगत्तै गलकोट क्षेत्र कलाको खानी नै बन्न पुग्यो त्यसो त बागलुङकै थम्प्रसाद पुन जसले गाएको पर्यो पानी झर्यो बलेनी पञ्चे बाजाको गीत अहिले पनि कर्ण प्रिय छ बागलुङका अर्का गायक आशिष अविरल बागलुङको बाजाको संरक्षक नै मानिनुहुन्छ त्यस्तै अन्य मार्मिक ठेट गीत गाउने बागलुङका गायक गायिकाहरूको नाम लिनु पर्दा बिनु सलामी ज्ञानु राणा निता पुन देवी घरती जुना शिरिष थानेश्वर गौतम बसन्त खड्का ईश्वर परियार राजन ठोकु कोरी युवराज आचार्य दुर्गेश थापा दुर्गेश कार्की ईश्वर सिंह नवीन राणा सीता केसी लगायत रहनु भएको छ ती मध्ये आज हामी नेपालमै सुपरहिट मानिने बागलुङका पञ्चे बाजा र तिनलाई पछिल्लो चरण झन डुपरहिट बनाउने सर्जक एवं गायक बसन्त थापाको चर्चा गर्दैछौँ आजको जीवनको गोरेटोमा तपाईँले यसै सालको लगनको महिना मक्सिर माघ र यसै फागुनमा हरेक गाउँमा भएका विवाहहरूमा सुनिसक्नु भएकै होला बसन्त थापाद्वारा निकालिएका पञ्चे बाजाका गीतहरू मात्रै सुन्न पाइयो त्यसो त उहाँले गायका र लय सङ्गीत भरेका अन्य थुप्रै गीतहरू चर्चित छन् ती मध्ये उहाँले लय सङ्गीत भरेका र गाएका पञ्चे बाजाहरू सबै श्रोताबाट अत्याधिक मन पराइयो बसन्त थापा पछिल्लो पिँढीमा सामान्य सर्जक मात्रै होइनन् बाजा तालका किङ किङ नै हुन् भनेर युवा पिँढीले प्रशंसा गर्न थालेका छन् पागलुङको ऐतिहासिक गलकोट क्षेत्र अन्तर्गत मलमा गाविस वडा नम्बर नौमा पिता दलबहादुर थापा र माता फुलकुमारी थापाको कोखबाट दुई हजार एकचालिस साल फागुन बाह्र गते जन्मिनु भएका वसन्त थापा अहिले भर्खर बत्तीस वर्षको हुनुभयो तर उहाँद्वारा सिर्जित गरिएर बजारमा आएका गीतहरूको संख्या र लोकप्रियता हेर्ने हो भने पचास वर्षे पाको गायक होलान् भन्ने लाग्दछ अत दुई हजार बहत्तर अर्कोमा शिवरात्रीको अवसरमा र यस लगनको महिना फागुनमा विशेष गरी बागलुङका पञ्चे बाजाहरूको चर्चा परिचर्चा गर्नका लागि पञ्चे बाजामा सबैभन्दा उत्कृष्ट गायक ठानिएका उनै वसन्तलाई टेलिफोन सम्पर्कमा ल्याई कुराकानी गर्दैछौ सुनौ आजको जीवनको गोरेटोमा हेलो नमस्कार बसंत थापा जी हाँ, यहाँलाई बधाई छ एकपछि अर्को हुँदै तपाईँ नेपाली लोक गायक क्षेत्रमा उदयमान हुनु भएको छ होइन र विशेष गरी तपाईँले बागलुङका नौमती बाजाहरूलाई धेरै अगाडि उचाइमा पुर्याउनु भयो एकपछि अर्को हुँदै तपाईँका बाजाहरू हिट हुँदै आएका छन् र विशेष गरी मैले मक्सिरदेखि अहिले फागुनसम्मका विवाहहरूमा जहाँ पनि गएँ पुगेँ देखेँ सुने र त्यहाँ तपाईँका बाजाहरू निकै बजे र बागलुङका बाजाहरूले निकै ठुलो बजार लिइरहेका छन् र यस सन्दर्भमा हामीले तपाईँको एउटा जीवनको गोरेटोका रूपमा हामी तपाईँसँग कुराकानी गर्न गइरहेका छौँ छौँ सर्वप्रथम तपाईँले यो बागलुङका बाजाहरूको पृष्ठभूमि बताइदिनुहोस् न खास बागलुङको बाजाको पृष्ठभूमि भन्नुपर्दा यसमा चाहिँ तिन ताल भनेर हामीले चाहिँ यसलाई गरेका छौँ कतिपय ठाउँमा हजुरको ढिलो खालको झ्याउरे अथवा ढिलो सिक्स एटको बजेर त्यस पछाडि डाइरेक्ट फास्टमा फास्ट उसको सिक्स एटमा पुग्छ तर हाम्रो बागलुङको चाहिँ के छ भने हजुरको सो सिक्स एटबाट पोपोमा परिवर्तन हुँदै गएर फेरि सिक्स एटमा बदलाव हुन्छ जस्तो म धेरै विवाहहरूमा गएँ त्यहाँ चाहिँ जो स्थानीय दर्शनीहरू हुनुहुन्छ उहाँहरूको पेसा खोसिए जस्तो र तपाईँहरू कलाकारहरूका गीतहरू मात्रै विवाहमा डेकमा बन्न थाले उनीहरूको पेसा त खोसिए जस्तो लाग्यो नि के भन्न रुचाउँछु भने यो विषयमा हामीले कसैको पेसा खोसेको छैनौँ बाटो चाहिँ दलित बजाउन मात्रै पाउनुपर्छ भन्ने चाहिँ कुनै एउटा चाहिँ ऊ चाहिँ होइन होइन मजाले फलामको फलामको काम एउटा व्यवसायिक हिसाबले अन्य जातिले गर्दा हुन्छ होइन एउटा चाहिँ बाजा बजाउने त्यो कानुनमा पनि छैन र यस्तो पनि छैन काम हो काम जसले गर्दा पनि भन्ने मलाई लाग्छ ठिक छ तपाईँको यो गायन क्षेत्र कति सालदेखि सुरु भएको मेरो गायन त अब बाल्यकालदेखि नै म गाउने नाच्ने रुचि राख्ने मान्छे गाउन नाच्नको लागि आफूले रुचि गर्ने मान्छे भएको हुनाले औपचारिक हिसाबले चाहिँ अलिक पछाडि मेरो प्लस टूको अध्ययन पुरा गरिसकेपछि मैले चाहिँ अलिक व्यवसाय हिसाबले चाहिँ सङ्गीततिर लागेको हो अहिले जम्मा बत्तिस वर्षको हुनुभयो अलिक कलिलै उमेरबाट लाग्नुभयो र चाँडै फड्को मार्नु पनि यहाँले मैले चाँडै चाँडै फड्को मारेको जस्तो मलाई लाग्दैन किनभने मैले धेरै सङ्घर्ष गरेको छु लोक सङ्गीतमा लगभग एक वर्षभन्दा बढी बाह्र तेह्र वर्ष भयो मतलब चाहिँ प्रोफेसनल हिसाबले चाहिँ लागेको र अहिले हुन्छ मेरो सिर्जनाहरू पहिलेदेखि नै धेरै आफ्नो दर्शकहरूले मन पराइदिनु भएको छ त्यसको समयक्रममा चाहिँ अब म आफूले गाएका गीतहरू पनि एकदमै एकदमै रुचाइदिनु भएको छ म चाहिँ एकदमै चाहिँ सुरुमा तपाईँलाई गायक भन्दा पनि तपाईँलाई लय सिर्जनाकारका रूपमा बुझ्न सकिन्थ्यो अहिले तपाईँद्वारा कम्पोज गरिएका गीतहरू कति छन् म छैन चाहिँ के भए भनेर मैले भन्न सक्ने अवस्था हो तर अहिले चाहिँ अलिकति गरिबहरूमा काम गरेको हुनाले मैले ठ्याक्कै भन्न सक्ने अवस्था छैन सयौँ छन् त्यो बाजाको प्रसङ्गतिरै लगाउँ तपाईँले निकालेका बाजा चाहे आजभन्दा दुई चार वर्ष अघि निकालेका हुन् चाहे अहिले निकालेका हुन् श्रोताले अत्याधिक मन पराइदिनु भयो पहिलो बाजा चाहिँ कुन थियो तपाईँको मेरो पहिलो बाजा करुवाको जल भन्ने बाजा थियो करुवाको जल तिमी गणित बल भन्ने हजुरको यो साठी एकसठी सालतिरको कुरा होला त्यतिखेर पनि यो अघि सत्तामा एकदमै बढी बिक्री भएको थियो यो सत्ता चाहिँ त बिक्री भएको थियो मैले खोजेँ रेडियोमा पनि पाइनँ र युट्युबमा पनि पाइनँ त्यस कारणले गर्दा तपाईँको दोस्रो नौमती बाजा सुनाउन चाहन्छौँ हामी दोस्रो चाहिँ कुन हो नि मेरो दोस्रो नौमती बाजाको एल्बम मेरो निम्तो छ दिएको भन्ने थियो जो धौलागिरी क्यासेटबाट मैले निकालेको थिएँ यसको नै अडियो चाहिँ एकदमै राम्रो बिक्री भएको थियो त्यतिखेर